एकसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ आइटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the Next Education Consultancy private limited Lions चोक Narayangarh phone zero five six five seven नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट लाइनमा W W W dot Radio Arpan dot com डट एनपीबाट साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर सिन्धुपाल्चोकको जुरे स्थित सुनकोशी नदीमा माथिबाट खसेको पहिरोमा परि आठजनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् बाह्र विस्तेसँग जोडिएको रामसे पाँचको जुरे भन्ने स्थानमा गएको पहिरोले राति करिब तीन बजेतिरबाट नदी थुनेको हो नदी थुनिएर ताल बनेपछि बीस पच्चीस घर डुबानमा परेका छन् ती घरका डेढ दर्जन जति बेपत्ता भएको बताइएको छ पहिरोमा परि घाइते भएका पाँचको उद्धार गरेर अस्पताल पुर्याइएको घटना घटनास्थलमा रहेका प्रहरी निरीक्षक जायश्वर रिजालले जानकारी दिनुभयो नदी एक सय चालिस मिटर भन्दा माथि आइसकेको प्रारम्भिक अनुमान छ भने अरनीको राजमार्ग समेत अवरूद्ध भएको छ स्थानीय प्रशासनले दुलालघाटमा सुबारी रोकेको छ स्थानीय प्रशासनले माइकिङ गरेर बाह्र बिसी लामोसाङ खाँडी चौर दुलालघाट बिर्ता देउराली लकाका सुनकोशी नदीका किनारका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ डुभान प्रभावित क्षेत्रलाई गृह मन्त्रालयले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले पहिरोले अवरूद्ध भएको सुनकोशी नदीलाई यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले पहिरोले अवरूद्ध भएको सुनकोशी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित निकास दिएर जनधन र भौतिक संरचना जोगाउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बीपीको समाजवादी सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने बताउनु भएको छ नेपाली कंग्रेस ललितपुर उपमहानगरपालिका छले पाटनको सुन्धारामा गएको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले बीपीको सिद्धान्तलाई समय अनुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनु भएको हो पुरानै मानसिकताले अब पार्टी चल्न सक्दैन भन्दै उहाँले नयाँ ढंगले सोच्नु पर्नेमा जोड़ दिनु भएको छ उहाँले समयमा संविधान बनाउनका लागि खबरदारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ एउटा गुटको पछि नलागेर पार्टी बाहिर प्रतिस्पर्धामा उत्रिनु पर्नेमा उहाँले जोड़ दिनुभयो प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ भोलि बिहान उहाँ नेपाल आइपुग्ने हुनेछ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालाले स्वागत गर्ने कार्यक्रम रहेको छ परराष्ट्र मन्त्रालयका अनुसार अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा उन्नाइस तोपको सलामी समेत दिइनेछ भोलि नै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ युद्ध विरामको दुई घण्टाभित्रै युद्धविराम भंग गरी गाजामाथि हमला शुरू गरेको इजरायली सेनाको आक्रमणमा परि सत्तरी जना प्यालेस्टाइनीको मृत्यु भएको छ इजरायलले गरेको भारी गोलाबारी गाजा क्षेत्रका थुप्रै सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले सुनाएका छन् संयुक्त राष्ट्रसंघ अमेरिकामा प्रयास अमेरिकाको प्रयासमा बहत्तर घण्टाका लागि भएको भनिएको युद्धविराम इजरायलले दुई घण्टामै तोडेको बताइएको छ र थाइल्याण्डको ब्याङ्ककको ब्याङ्ककमा पर्सीदेखि शुरू हुने उनातिसौं थाइकिङ विश्व आमन्त्रित सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जाँदैछ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा खेलाड़ीहरू अनिल गुरूङ अमन ओडे एलन गुरूङ र अनिल जर्गामगर रहेका छन् टीम प्रशिक्षकमा रामबहादुर थापा छेत्री र व्यवस्थापकमा नेत्र प्रसाद गुरूङ रहेका छन् हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the Next Education Consultancy private limited Lions चोक Narayangarh phone zero five six five seven सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ